यो कार्यक्रम लौ खानुस गाउँ नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौखानुस खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम लिएर उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाढी समाचारपछि लगभग लगभग चार बजेसम्म रहन्छौँ कार्यक्रम लौखानुस गाउँमा कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँको माझमा रहेर हाम्रै गाउँघरको प्रचलनमा रहेका गाउँखाने कथाहरू सोध्ने गर्दछौँ गाउँखाने कथाको सही जवाफ दिनुभयो भने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ Nokia Samsung Colors Spice Lava Micromax र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ सँगसँगै हातमा लगाउने वारेन्टी घडी मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान एमुन मोबाइल हाउस जहाँ तपाईँले एनसेल एनटिसीका सिम कार्ड पनि पाउन सक्नुहुन्छ साथमा तपाईँले एन्ड्रोइड मोबाइल चलाइराख्नु भएको छ एन्ड्रोइडका एप्लिकेसनहरू चाहिएको छ स्मार्टफोनको चाहना राख्नुहुन्छ भने पनि तपाईँको लागि एउटा भरपर्दो गन्तव्य स्थान हुनसक्छ यमुन मोबाइल हाउस र फ्री वाइफाई जोन भएको जानकारी हामीले अगाडि पनि गराइसकेका छौँ भने सम्पर्कको लागि शून्य छप्पन्न पाँच बयासी आठ सय एक र मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस रहेको छ यो जानकारी तपाईँको माझमा राखे यमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको जसले हामीलाई पुरस्कारको व्यवस्था गरेको छ तपाईँ आउनुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ त्यसो त यति बेला असार लागिरहेको छ कहीँ रोपाइ पनि सुरु भइसकेको छ होला हुन त विशेष गरी असार पन्ध्रबाट रोप्ने प्रचलन रहे तापनि कतिपय ठाउँमा किसान दाजुभाइहरूले अगाडिबाटै पनि सञ्चालन यो खेती गर्न यो रोपाइँ गर्न सुरु गरिसकेका हुन्छन् भने असार पन्ध्रको बेलामा अझ विशेष रमाइलो वातावरण पनि सिर्जना हुन्छ यो असारको महिनामा त्यसैले पनि असारको बारेमा केही कुरा भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ प्रस्तुत भइरहेको छ कार्यक्रम लौखानुस गाउँ यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ जुटपानी चारदेखि गणेश भट्ट गणेशजी के छ हाल खबर सुनाउनुहोस् हाम्रो पनि एकदमै ठिक छ अब तपाईँलाई कार्यक्रमको बारेमा थाहा छ के अरे गाउँखाने कथा राखिहाल्छु है त तलतिर थिच्यो भने माथितिर उड्छु तल माथि गरी गरी काम पुरा गर्छु के होला तलतिर थिच्यो भने माथितिर उड्छु तलमाथि गरी गरी काम पुरा गर्छु के होला फेरि भन्नुहोस् ढिकी कुटेको के गर्ने यसैलाई फाइनल मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त सही गणेशजी सही जवाफ भनेर ताली पड्काइसक्यो कम्प्युटरले विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार <laughs> जुटबानीदेखि गणेश भट्ट हुनुहुन्थ्यो सम्भवतः पहिलो पटक मिलाउनु भएको हो कि जस्तो लाग्छ धेरै आइराख्नुहुन्छ आजसम्म त्यति मिलाउन सक्नु भएको छैन नजिक नजिक पुग्नु भएको थियो आज चाहिँ मिलाउनु भएको छ त्यसैले अन्तिममा निकै खुसी भएर पनि जानुभएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ हाम्रै गाउँ घरको चलन चल्तीमा आएका गाउँ खाने कथा तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ हुन त यति बेला यो असारको चाँजो पाँजो मिलाउनको लागि पनि रेडियो भन्दा पनि आफ्नो खेतबारीमै व्यस्त हुनुहुन्छ होला सँगै हुनुहुन्छ होला कसैले मोबाइलबाट सुनिराख्नु भएको छ त कसैले रेडियोमा ब्याट्री हालेर पनि सुन्नुभएको छ कसैले लाइनबाटै पनि सुन्नुभएको छ भने कति साथीहरूले इन्टरनेट अनलाइनबाट पनि सुन्नुभएको छ कार्यक्रम लौखानुस गाउँको बसाइ हो यो राजले उता कुराकानी गर्नुभएको छ कोही सहभागी हुनुहुन्छ उहाँलाई भित्रै बोलाउँ भन्नुभएको छ को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ सिद्धिदेखि सुदीप चेपाङ सुदीपजी पहिलोपल्ट भेटघाट भए जस्तो लाग्यो नि अनि सुदीपजीको हालखबर के छ के गर्दै हुनुहुन्छ आजभोलि सुदीपजी तपाईँको आवाजलाई हामीले अलि राम्रोसँग सुन्न सकेका छैनौँ सुनिराख्नु भएको छ नि हामीलाई हुन्छ एउटा गाउँ खाने कथा राखिहाल्छु है त तपाईँको लागि पनि वरिपरि सेतो बिचमा छ कालो यो भएन भने संसार नै अध्यारो के होला वरिपरि सेतो बिचमा छ कालो यो भएन भने संसार नै अध्यारो के होला गाह्रो पर्यो हुन्छ अब यसको सही जवाब के हो भनेर जान्नको लागि कार्यक्रम सुन्दै होला अहिले भने छुट्टिन्छौँ नमस्कार सुदीप सेपाङ हुनुहुन्थ्यो सिद्धिबाट उहाँले प्रयास पनि गर्नु भएन मिलेन भन्नुपर्छ उहाँले प्रयास नगरेपछि यसलाई हामीले सैजाउ मान्न सकिँदैन शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ कहिलेकाहीँ नेटवर्कमा गडबडी पनि हुनसक्छ त्यसैले हामीले सुदीपजीको आवाजलाई स्पष्टसँग अलि चर्को आवाजमा सुन्न सकेका थिएनौँ मेरो आवाज त्यहाँ कस्तो गइरहेको छ राजले मिलाउने प्रयास गर्दै हुनुहुन्छ र यति बेला फेरि पनि कोही सहभागी आइसक्नु भएको इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ माया सिलवाल भण्डारादेखि मायाजी के छ खबर ठिकै छ है अनि असारको चाँजो पाँजो कतिको मिल्दैछ मिल्दैछ है रोपाईँ कहिले हुन्छ अब हुन्छ असार पन्ध्र गते हामी त्यतातिर आउँछौँ होला सायद हुन्छ तपाईँको लागि पनि गाउँखाने कथा राखिहाले है त वरिपरि सेतो बिचमा छ कालो यो भएन भने संसार नै अँध्यारो के होला आँखा के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब मायाजी सही जवाब विजेताको सूचीमा पर्नुभएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार माया सिलुवा लाउनु भएको थियो भण्डारादेखि उहाँले पनि मिलाएर गइसक्नु भएको छ तपाईँ पनि यसरी नै हामीसँग रमाइलो कुराकानीको साथमा रमाइलो गाउँ खेल गाउँखाने कथाको खेल खेल्ने इच्छा चाहना राख्नुहुन्छ भने आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थित्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला पनि कार्यक्रममा एउटा सङ्गीतको पालो भएको छ यसपछि हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण छोडी कहीँ नजानुहोला छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य शून्य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 सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ के तपाईँ कोरिया नै जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् विगत नौ वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् हाम्रा विशेषताहरू उचित परामर्शपछि मात्र भर्ना लिने शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत व्यवस्था सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिल्लो तला शाखा खैरहनी चार पूर्वी चितवन पर्सा नेपाल ब्याङ्क सँगै फोन अन्ठानब्बे चार पचास पैसठी चार सय एक अन्ठानब्बे चार पचास सडसठी छ सय छत्तिस र अन्ठानब्बे पाँच पचास उनासाठी शून्य शून्य सात गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरुबुबा, हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आल्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चोक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेसनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटोकपीको पनि समस्या छ तीनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे कसै कसैलाई मुस्किल छ पोखरामा धेरै टाढा हो म धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा गर्न पनि कोही न कोही त फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यवसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँको यो बाँकी बसाइमा उपस्थित भएको छु म तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लौ खानुस् गाउँ असारको महिना छ यो व्यस्त हुने महिना पनि हो तर पनि तपाईँ मसँग रेडियो सुनेर साथ दिइराख्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन तिन सय तेत्तिसबाट आएर रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेलिराख्नु भएको छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनले आकर्षक पुरस्कारको व्यवस्था पनि गरेको छ जहाँ तपाईँले Nokia Samsung Colors Spice Lava Micromax र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ सँगसँगै हातमा लगाउने वारेन्टी घडी मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएम युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ सँगसँगै एनसेल र एनटिसीको सिम कार्ड पनि उपलब्ध रहेको छ शून्य छप्पन्न पाँच बयासी आठ सय एक र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस सम्पर्क नम्बर रहेको छ भने यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नुपर्छ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ कहाँदेखि को बोल्नुभयो भन्नुभयो लोक गुरुङ कहाँदेखि लोकजी चण्डी भन्ज्याङ सुनाउनु चण्डी भन्ज्याङतिर काल खबर के छ घमाइलो भइरहेछ घमाइलो सँगसँगै रमाइलो पनि भइरह होला नि लोकजी कार्यक्रममा आउनुभएको भएको छ तपाईँको लागि एउटा खाने कथा है त एउटा हत्केलामा अठार बिस औँला त्यही औँला पाकेपछि मिठो माने खाउला के होला एउटा हत्केलामा अठार बिस औँला त्यही औँला पाकेपछि मिठो माने खाउला के होला केरा के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब सही जवाब हजुर विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छोटिन्छौँ नमस्कार हुन्छ लोकरुङ आउनुभएको थियो चण्डी मन्ज्याङदेखि उहाँले पनि मिलाइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ अब अन्तिम एकजनालाई मात्रै सहभागी गराउनेछौँ किनभने हामीसँग अब धेरै समय छैन यति बेला तिन बजेर पैँतालिस मिनट गइसकेको छ भने कार्यक्रमलाई बिट मार्ने तर्खरमा पनि हामी आइपुग्न लागिसकेका छौँ आज शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँसँग रमाइलो रमाइलो खेल गाउँ खाने कथाको खेल लिएर उपस्थित हुने गर्दछौँ सधैँ बुधबार तिन बजेको नेपाल बाढी समाचारपछि लगभग लगभग चार बजीसम्म यो समयावधिमा तपाईँसँग रमाइलो कुराकानीको साथमा गाउँखाने कथाको खेल हुने गर्दछ तपाईँले यो सम्झनुहोला तपाईँले यदि गाउँखाने कथाको सही जवाब दिनुभएको छ भने तपाईँले एउटा गाउँ पाउनुभएको छ र मिला मिलाउन सक्नुभएको छैन भने तपाईँले एउटा गाउँ दिनुभएको छ र त्यो गाउँ दिएको र लिएकोलाई हामीले आफ्नो तर्फबाट सक्दो सामर्थ्यले भ्याएसम्म गाउँलाई राम्रो पदोन्नतितर्फ अगाडि बढाउने प्रयासमा हुन्छौँ भन्ने पनि सम्झनु होला यति बेला कोही सहभागी हुनुहुन्छ अन्तिम सहभागी हुनुहुन्छ कहाँदेखि को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते टाढीबाट सुमराज भन्नुभयो सुशान्त श्रेष्ठ सुशान्तजी के गर्नुहुन्छ कुन लेभल पढ्दै हुनुहुन्छ सुशान्तजी ब्याचलर पढ्दै हुनुहुन्छ है पढाइ कस्तो चलिरहेको छ राम्रै छ है हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा सुरिलो रुखमा बारुलो गुण जता जता घाम हुन्छ उतै उतै मुख के होला सुरिलो रुखमा बारुलो गुण जता जता घाम हुन्छ उतै उतै मुख के होला के भन्नुभयो हुन्छ फेरि अन्तिम पटक राख्दैछु तपाईँको लागि यो गाउँखाने कथा है सुरिलो रुखमा बारुलो गुण जता जता घाम हुन्छ उतै उतै मुख के होला कोइली के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त कम्प्युटरलाई जवाफ दिन पनि गाह्रो भइरहेको छ सुशान्तजी कम्प्युटरले बिग्रियो भनेको छ सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार सुशान्त सुरेश राउनु भएको थियो टाढीदेखि उहाँले मिलाउन सक्नु भएन सुरिलो रूपमा बारुलो गुण जता जता घाम हुन्छ उतै उतै म के होला भनेर तपाईँको माझमा यो गाउँखाने कथा राखेको छु यो गाउँखाने कथाको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ अर्को हप्ता तपाईँले कार्यक्रम सुन्नै पर्ने हुन्छ यति बेला भने अब कार्यक्रममा पालो भएको छ एउटा सङ्गीतको यो सङ्गीतको दौरानमा म तपाईँको माझमा विजेताको नाम लिएर आउनेछु गोला बनाउने जिम्मा राजलाई यति बेला भने यो भाका तपाईँको लागि फुलमायाको गाउँ यो भाकालाई हामी केही बेर पछि उठाउनेछौँ यति बेला भने मेरो हातमा विजेताको नाम आइसकेको छ राजले गोला बनाएर दिइसक्नु भएको छ आजको विजेता हुनुहुन्छ पानीदेखि आउनुभएका गणेश भट्ट गणेश भट्टलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ गणेश भट्टजी तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नुभएको छ तपाईँले एक साताभित्र तपाईँको परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चको कार्यालयमा अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गर्नको लागि अनुरोध गर्दछु अहिले पनि मलाई सुनिराख्नु भएको छ भने तपाईँले हाम्रो टेक्निसियन पार्टनर राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाउनुको लागि अनुरोध गर्दछु किनभने तपाईँको पुरस्कार तपाईँ भएको स्वयं ठाउँमा नै आउँछ त्यसैले मोबाइल नम्बर टिपाइदिनको लागि पनि आग्रह गर्दछु यति भन्दा भन्दै अब भने कार्यक्रमबाट हात हल्लाउनु पर्ने बेला भइसकेको छ आज आउनुभएको थियो जुटपानीदेखि गणेशबाट सिद्धिबाट सुदीप चेपाङ भण्डाराबाट माया सिलवाल चण्डी भन्ज्याङबाट लो गुरुङ टाढीबाट सुशान्त श्रेष्ठ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँलाई पनि धन्यवाद मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि धन्यवाद पुरस्कारको व्यवस्था गरिदिने वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको व्यवसायबाट म तपाईँको गाउँ गाउँखाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् जाति हेऱ्यो धनी सम्पूर्ण सम्पूर्ण वासीहरूका लागि खुसीको खबर प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही असार चौध गते शनिबार बिहान दस बजे सहित गङ्गालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्यातिप्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा